एक्लो यो रातमा एक्लो यो रातमा मेरो यो काठमा मेरो यो काठमा चलाउ गाडी गाडी चलाउ गाडी गाडी saat mati, so saat mati. जस्तै सेतो नरम गाला तिम्रो गुलाबी तिम्रो नसालु आँखाले विषालु भाकाले भएछु म मधु होस् लागेको मातमा लागेको मातमा हात छ हातमा हात छ हातमा जिस्काउ गरी यो रातमा मेरो यो काठमा मेरो यो न चलाउ गरी गरी न फकाउ गरी गरी न झिस्काउ गरी गरी चिहा कि परी चिहा कि परी